प्रतिबिम्ब जिन्दगी कहिले पानीमाथिको डुङ्गा हो जिन्दगी कहिले सयपत्री फूलको थुङ्गा हो जिन्दगी कहिले पानीमाथिको डुङ्गा हो जिन्दगी कहिले सयपत्री फूलको थुङ्गा हो सुख र दुःखमा जिन्दगीको परिभाषा फरक सुख र दुःखमा जिन्दगीको परिभाषा फरक यो सड़कमा फालिने मन्दिरमा पुजिने ढुङ्गा हो यो सड़कमा फालिने र मन्दिरमा पुजिने ढुङ्गा हो सुख र दुःखमा जिन्दगीको परिभाषा फरक यो सड़कमा फालिने मन्दिरमा पुजिने ढुङ्गा हो आहा मुक्तकार गुप्तबहादुर श्रेष्ठका यिनै चोटिला पोटिला मुक्तक हरफबाट आजको बिम्ब प्रतिविम्बको उठान गरेका छौ यो चिसो चिसो अनि छिपिन्दो छिपिन्दो रातमा कार्यक्रम बिम्ब प्रतिविम्बको पर्खाईमा बस्नुभएका सम्पूर्ण मुक्तकिला मनहरूमा म रमेश पौडेल हार्दिक हार्दिक स्वागत गर्दछु सांगीतिक स्वागत अभिवादन गर्दछु जिन्दगी कहिले पानीमाथिको डुङ्गा हो जिन्दगी कहिले सयपत्री फूलको थुङ्गा हो सुख र दुःखमा जिन्दगीको परिभाषा फरक यो सड़कमा फालिने मन्दिरमा पुजिने ढुङ्गा हो यो त सड़कमा फालिने अनि मन्दिरमा पुजिने ढुङ्गा हो हो हामीलाई पनि त्यस्तै लाग्छ गुप्त बहादुर श्रेष्ठले जसरी चोटिला पोटिला मुक्त हरफमा आफ्ना भावनाहरू व्यक्त गर्नुभएको छ हामीलाई पनि त्यस्तै त्यस्तै लाग्छ रहरभित्रको कहर उहाँको मुक्तकिलो कृति यतिखेर कार्यक्रम बिम्ब प्रतिविम्बको हातमा छ र यतिखेर मुक्तकार बहादुर श्रेष्ठ पनि रेडियो नेपालको स्टुडियोमा हुनुहुन्छ म यहाँलाई हार्दिक स्वागत गर्छु मुक्तकिलो स्वागत गर्छु कार्यक्रम बिम्ब प्रतिविम्बमा धन्यवाद नमस्कार रहरभित्रको कहर साह्रै रहर लाग्दो मुक्त कृति निकाल्नु भएको छ नि अब जिन्दगीलाई बुझ्दै जाँदा यहाँभित्र धेरै रहर गरिने वस्तुहरू पाइँदा रहेछन् ती रहर गरेका वस्तुहरू प्राप्त गर्नको लागि चाहिँ धेरै कहर काट्नुपर्ने धेरै दुःख गर्नुपर्ने एउटा वास्तविकता पनि त्यहाँनिर बुझिन आयो देखिन आयो जीवनका भोगाइहरूमा त्यसैले मैले यसलाई रहरभित्रको कहर भन्ने एउटा नामाकरण गर्ने मनसाय भित्रबाट आयो र त्यसैले रहरभित्रको कहर भन्ने चाहिँ नामाकरण गरेको हजुर यहाँको थाथलो रस्ती बस्ती भनेको छ्याङछ्याङदी स्याङ्जा है हजुर स्याङ्जा मेरो जिल्ला भयो मेरो गाउँको नाम चाहिँ छाङछ्याङदी छ्याङछ्याङदी हो हजुर पढ्न त गाउँमै पढ्नु भएको मैले एसएलसीसम्म गाउँमै गरेँ त्यहाँको दहतो माविमा हजुर त्यसपछि त्यहाँबाट माथि पढ्नको लागि छत्तिस सालको बेला थियो पोखरा क्याम्प पिएन क्याम्पसमा आएर भर्ना भएको अनि भर्ना भएर पढ्न त सुरु गरियो तर विद्यार्थी सुरु भइहाल्यो त्यसपछि त्यो वर्ष त्यतिकै ड्रप भयो अनि मैले पढ्नको लागि चाहिँ फेरि अब समय खेर नजाओस् भन्ने हिसाबले म इन्डियातर्फ लागेँ र इन्डिया गएर अनि मैले आइएससी दुई वर्ष त्यहाँ सिद्धेँ विज्ञान पढ्नु विज्ञान पढेँ मैले त्यसपछि साइन्स पढेर आएपछि फेरि नेपाल फर्केँ नेपाल फर्केर मैले घरको व्यवसाय पनि र यता प्रशिक्षण व्यवसाय हाई स्कुलमा पढाउन थालेँ र त्यसरी मैले आफ्नो गाउँमै पढाउनु भयो कि मैले त्यसरी स्याङजाकै क्याक्मी माध्यमिक विद्यालयमा पढाएँ म चार पाँच महिना त्यसपछि त्यसलाई पिताम्बर मावि भन्ने भनिन्छ क्याक्मी भन्ने ठाउँमा त्यहाँबाट फेरि पछि म दहतुम माविमै आएर पढाउन सुरु गरेँ र बयालिस मेरो अध्यापनको विषय मेरो साइन्स र म्याथ हो राम्रो रहेछ है विज्ञान र गणितमा चाहिँ योभन्दा अगाडि यहाँले भजन संग्रह पनि निकाल्नु भएको समर्पण होइन हजुर अनि आराधना पनि भजन संग्रह निकाल्नु भएको स्वदेशगानको सिडी पनि निकाल्नु भएको राष्ट्र प्रेम हजुर अहिले पछिल्लो कृति भनेको रहरभित्रको कहर हो नि मुक्त कृति हजुर हजुर गीत त लेख्नुहुन्छ मुक्तक लेख्नुहुन्छ अरू के के लेख्नुहुन्छ लेखनको क्रममा मैले धेरै आफ्नो म प्रहरी व्यवसायमा प्रहरी सेवामा रहेको हुँदा प्रहरी सेवासँग सम्बन्धित चाहिँ सत्तरी पचहत्तरभन्दा बढी मेरा व्यावसायिक लेखहरू चाहिँ छन् अब यो व्यावसायिक लेख लेख्दा सेवाबाट त सेवा निवृत्त हुनुभयो सेवा निवृत्त भएको अहिले पन्ध्र सोह्र महिना भयो गत साल बहत्तर सालको असोजमा म सेवा निवृत्त भएको यो बिचमा यही भजनहरू अनि अब गीतहरू लेख्ने क्रममा चाहिँ अब लघुकथाहरू केही लेखेको छु अब त्यो प्रकाशनको क्रममा छ केही समयपछि प्रकाशन गर्ने चाहिँ सोच बनाएको छु र अर्को हाइकु लेख्छु र यो मुक्तकमा अहिले पछिल्लो समय चाहिँ अलिकति बढी मैले यसमा गरेँ केही मैले यात्रा संस्मरणहरू चाहिँ लेखेको छु मेरो लेखनका क्षेत्रहरू यिनै हुन् आजको बसाइको न्यु भनेको यहाँको मुक्त कृति रहरभित्रको कहर नै हो आज यही कृतिभित्रका चोटिला पोटिला मुक्तक सुन्छौँ र यहाँले नै छान्नुभएका सुमधुर धुनहरू पनि चुटुक्क चुटुक्क बीचबीचमा मुक्तको साथमा मिसाउँछौँ हामीले यो मुक्तक र सुमधुर गीतहरूको सुमधुर धुनहरूको फ्युजन भनेर कार्यक्रम बिम्ब प्रतिबिम्बलाई पनि सम्बोधन गर्ने गरेका छौँ तिम्रा प्रेमी भावहरू मेरा हरेक गीतहरूमा लेख्ने गर्छु तिम्रा प्रेमी भावहरू मेरा हरेक गीतहरूमा लेख्ने गर्छु हाँसो खुसी मेरो जिन्दगीको सह तिमी भित्रै देख्ने गर्छु हाँसेकी छु बेहोसीमा पनि बाँचेकी छु तिम्रै नाम जपी नदुखोस् भो पुरानो घाउ तिम्रै मायाको रापले सिक्ने गर्छु तिम्रै मायाको रापले सिक्ने गर्छु मुक्तकमा सुमधुर गीत संगीतको फ्युजन विगत डेढ दशकदेखि रेडियो नेपालको मुक्तकिलो तरंग कार्यक्रम बिम्ब प्रतिबिम्ब प्रतिबिम्ब आजको कार्यक्रम बिम्ब प्रतिविम्बमा रोजा मुक्तकार हुनुहुन्छ गुप्त बहादुर श्रेष्ठ उहाँको मुक्त कृतिको नाम हो रहरभित्रको कहर लगभग पौने घण्टाको बसाईमा जति भ्याइन्छ त्यति मुक्तक सुन्छौं यहाँकै मुक्तक भावना वरिपरिका धुनहरू पनि खोजी खोजी जोडौँला नि मुक्तक सुन्दै जाउँ अब मैले मेरो आफ्नो रहरभित्रको कहरको कृतिमा पहिलो मुक्तको रूपमा मैले राखेको छु एउटा समसामयिक विषय देशको सान्दर्भिकतालाई लिएर चाहिँ परिस्थितिलाई लिएर लेखेको छु जसले आदर्शका कुरा गर्यो त्यो भोक भोकै मर्यो असक्षम र नालायकको कित्तामा दरिनु पनि पर्यो जसले आदर्शका कुरा गर्यो त्यो भोक भोकै मर्यो असक्षम र नालायकको कित्तामा दरिनु पनि पर्यो बेइमानको कुनै कुरा नै नगर्नु बेस यस दुनियाँमा बेइमानको कुनै कुरा नै नगर्नु बेस यस दुनियाँमा सक्षम र लायक उही बन्यो मोज पनि उसैले गर्यो सक्षम र लायक उही बन्यो मोज पनि उसैले गर्यो दोस्रो मुक्त छ हामीसँगको भएको व्यवस्था र बाध्यता छ व्यवस्था बाध्यताको जन्जिरले बाँधिएका गाउँ सहर बाँच्नु कठिन छ यहाँ जतासुकै देखिन्छ कहरै कहर विवशता बाध्यताको जन्जिरले बाँधिएका गाउँ सहर बाँच्नु कठिन छ यहाँ जतासुकै देखिन्छ कहरै कहर मर्न पनि त चाहँदैन मान्छे र भौतारिँदै हिँडेको छ मर्नु पनि त चाहँदैन मान्छे र भौतारिँदै हिँडेको छ कहरै कहरमा पनि जिन्दगी जिउन यहाँ कत्रो रहर कहरै कहरमा पनि जिन्दगी जिउन यहाँ कत्रो रहर रहरभित्रको कहरको शीर्ष मुक्तकै रहेछ नि हजुर सुनौ सुनौ हजुर अब त्यस्तै एउटा प्रियसीलाई सम्बोधन गरेको छु मैले म त सन्चै छु प्रिय तिम्रो के हाल छ सत्य बोल्दा विश्वास नहुने समय काल छ म त सन्चै छु प्रिय तिम्रो के हाल छ सत्य बोल्दा विश्वास नहुने समय काल छ भनौ कि नभनौ के गरौँ दुविधा छ मनमा भनौ कि नभनौ के गरौँ दुविधा छ मनमा साँच्चै भनौँ भने प्रिय मेरो यहाँ बेहाल छ साँच्चै भनौँ भने प्रिय यहाँ मेरो बेहाल छ मलाई नसोध कहाँ दुख्छ घाउ त्यो दुख्ने घाउ सुमधुर गलामा गाउनु भएको छ आफ्नै संगीतमा नारायण गोपालले हरिभक्त कटुवालले पनि साह्रै मिठो गीत लेख्नु भएको छ हालका कुराहरू मुक्तकमा पनि यसरी सोध्न मिल्दो <laughs> रहेछ नि त है मुक्तक म त सन्चै छु प्रिय तिम्रो के हाल छ सत्य बोल्दा विश्वास नहुने समय काल छ म त सन्चै छु प्रिय तिम्रो के हाल छ सत्य बोल्दा विश्वास नहुने समय काल छ भनौँ किन भनौँ के गरौँ दुविधा छ मनमा भनौँ किन भनौँ के गरौँ दुविधा छ मनमा साँच्चै भनौँ भने प्रिय यहाँ मेरो बेहाल छ साँच्चै भनौँ भने प्रिय यहाँ मेरो बेहाल छ यो बेहाल मुक्तकमा चुटुक्क हामीले नारायण गोपालको सुमधुर गला पनि मिसाइसकेका छौँ मुक्तक सुन्दै जाउँ अब म अर्को मुक्तक राख्छु यहाँ यो हाम्रो राजनीतिसँग सम्बन्धित छ बाटोमा ढुङ्गा हानाहान संसदमा कुर्सी हानाहान पार्टीभित्र पनि अर्को पार्टी कार्यकर्ताको ताना तान बाटोमा ढुङ्गा हानाहान संसदमा कुर्सी हानाहान पार्टीभित्र पनि अर्को पार्टी कार्यकर्ताको ताना तान जुटेर होइन फुटेर पो भाग पाइने रहेछ त्यसैले त जुटेर होइन फुटेर पो भाग पाइने रहेछ त्यसैले त नेताहरू सधैँ जसो पार्टी फुटाउँदो रहेछन् जान जान त्यसैले त नेताहरू सधैँ जसो पार्टी फुटाउँदो रहेछन् जान जान <laughs> राजनीतिक व्यङ्गमा पनि कस्न सिपालो हुनुहुन्छ नि है राजनीति यसरी नै चलेको छ त्यसैले यसलाई जे देखियो जे देखियो त्यसैलाई चित्रण गर्ने कोसिस गरेको <laughs> अर्को एउटा सुनौ सुनौ म आफै पुलिस अब पुलिसको जाहिर खाएर अब अवकाश भइसकेको र पुलिसलाई परेको अप्ठ्यारोको बारेमा अलिकति यहाँ मैले लेख्न खोजेँ सुनाउँदा पुलिसहरू अनुसन्धान गरेको गरे गर्छन् काल आइपुगेकाहरू मरेको मरै गर्छन् पुलिसहरू अनुसन्धान गरेको गरे गर्छन् काल आइपुगेकाहरू मरेको मरै गर्छन् कठै पुलिसहरू के काम गर्न सक्ला नि त कठै पुलिसहरू के काम गर्न सक्ला नि त छ छ महिनामा अड्डा सरेको सरै गर्छन् छ छ महिनामा अड्डा सरेको सरै गर्छन् है हजुर छ महिना काम गर्न पाएको छैन सरुवा सरुवा गरिदिइहाल्छन् के गर्ने अब यस्तै अर्को छ कति वर्ष सेवा गर्नुभयो प्रहरी सेवामा मैले तिस वर्ष तिस वर्षमा कति ठाउँ भयो मेरो सरुवाको हिसाबले त पन्ध्र सोह्र ठाउँभन्दा बढी भयो अब तर मैले चाहिँ बढी समय प्रहरी प्रधान कार्यालयमा गुजारेको हुनाले बाहिरको सरुवामा चाहिँ यस्तै छ छ महिनामा गर्ने ठाउँ चाहिँ एक दुई ठाउँमा परियो होला अब <laughs> हजुर सुन्दै अब यो पनि शासन र कुशासनका कुराहरू चाहिँ यो लोकमा के गर्नु छ र सुशासनका कुरा जता गयो उतै देखिन्छन् कुशासनका कुरा यो लोकमा के गर्नु छ र सुशासनका कुरा जता गयो उतै देखिन्छन् कुशासनका कुरा यो कलियुग हो यहाँ कलिकै कुरा भयो हुने यो कलियुग हो यहाँ कलिकै कुरा भयो हुने तर मान्छे गर्छन् द्वापर युगको दुशासनको कुरा तर मान्छे गर्छन् द्वापर युगको दुशासनको कुरा <laughs> अब यस्तै अर्को चाहिँ यहाँ के कमाउनु चाहिँ यहाँ के गुमाउनु जमाउनु चाहिँ यहाँ के कमाउनु चाहिँ यहाँ के जमाउनु चाहिँ यहाँ गुमाउनु के छ र फुत्केला भनेर समाउनु चाहिँ यहाँ <laughs> के कमाउनु चाहिँ यहाँ के जमाउनु चाहिँ यहाँ गुमाउनु के छ र फुत्केला भनेर समाउनु चाहिँ यहाँ जस्तो आयो त्यस्तै जाने हो लैजानु केही छैन जस्तो आयो त्यस्तै जाने हो लैजानु केही छैन जति दिन बाँचिन्छ प्रेमपूर्वक रमाउनु चाहिँ यहाँ जति दिन बाँचिन्छ प्रेमपूर्वक रमाउनु चाहिँ यहाँ हो त जिन्दगीमा यही त हो नि हजुर सुन्दै जाउँ अब एउटा अर्को प्रेम प्रसङ्गसँग सम्बन्धित जुनलाई जोड्ने खालको होला त्यसो हजुर सुनौ सुनौ यो जल्ने संसार जति जल्छ जलिरहोस् तिम्रो मेरो सम्बन्धको चर्चा चले चलिरहोस् यो जल्ने संसार जति जल्छ जलिरहोस् तिम्रो मेरो सम्बन्धको चर्चा चले चलिरहोस् सम्बन्धको जरो खन्दै दियो बाल्ने होलान् कति सम्बन्धको जरो खन्दै दियो बाल्ने होलान् कति हाम्रो नाममा बल्ने दियो सधैँभरि बलिरहोस् हाम्रो नाममा बल्ने दियो सधैँभरि बलिरहोस् चर्चा चल्छ चल्न देऊ तिम्रो चल्छ तिम्रो मेरो सम्बन्धको चर्चा चल्छ चल्न देऊ साह्रै मिठो गाउनु भएको छ निशा देसारले गैरी सुरेशजीले पनि साह्रै सुमधुर संगीत भर्नुभएको छ माधव ढकालजीले लेख्नुभएका गजल शेर हुन् यी गैरे सुरेश पनि प्रहरी सभातिरै हुनुहुन्छ क्यारे है हजुर चिन्जान कस्तो छ त्यति बाक्लो छैन धेरै राम्रो उहाँ चाहिँ सशस्त्रतिर हो क्यारे हो हजुर <laughs> हजुर मुक्तक सुनौ अब अर्को मुक्तक छ यो पनि राजनीतिसँग जोडेको छु सुनौ तोडफोड र आगजनीमा चम्कने राजनीति षड्यन्त्रको चक्रव्यूहमा लम्कने राजनीति तोडफोड र आगजनीमा चम्कने राजनीति षड्यन्त्रको चक्रव्यूहमा लम्कने राजनीति सत्ताको खेल कति मादक हुँदो रहेछ कुन्नी सत्ताको खेल कति मादक हुँदो रहेछ कुन्नी सधैँभरि हाट बजार जस्तै गम्कने राजनीति सधैँभरि हाट बजार जस्तै गम्कने राजनीति हजुर मुक्तक लेखनको विषय यही हुन्छ भन्ने कुनै ग्यारेन्टी हुँदो रहेछ है अब यो लेखनको विषयलाई कहीँ कतै बाँध्न नसकिने जहाँ जता विकृति विसङ्गति अब माया प्रेम अब बिछोड यी सबै कुराहरू सबै यसभित्र समेटिन सकिने र जता पनि यसले साइनो गाँच्न सक्ने त्यस्तै लाग्छ हजुर हजुर सुन्दै जाउँ मुक्तक सुन्दै जाउँ अब भुइँचालो गएको त दुई वर्ष पुरा हुन आँटिसक्यो तर भुइँचालोका पीडादायी हामी बाँकी नै छन् घाउ अझै छ त्यसैलाई यहाँ प्रसङ्गमा राखेको छु धरती बिच्याई आकाश ओढेको छु जाडो लखेट्न जडौरीहरू जोडेको छु धरती बिच्याई आकाश ओढेको छु जाडो लखेट्न जडौरीहरू जोडेको छु भूकम्प पीडितमा मेरो नाम कतै छ कि भूकम्प पीडितमा मेरो नाम कतै छ कि सरकार मैले त्यो उपनाम अब छोडेको छु सरकार मैले त्यो उपनाम अब छोडेको छु अब भूकम्प पीड़ितको नाममा कति नै अब कहाँ कहाँ नाम लेखाएको छैन कहीँबाट केही आउने भएन हजुर सुनौ अब अर्को छ एउटा तिम्रो मन्द मुस्कानले हृदयमा हलचल छायो कता हराएको थियो त्यो मुस्कान र आज आयो तिम्रो मन्द मुस्कानले हृदयमा हलचल छायो कता हराएको थियो त्यो मुस्कान र आज आयो हिजोसम्म न्यास्रोपनमा बितेका थिए दिनहरू हिजोसम्म न्यास्त्रोपनमा बितेका थिए दिनहरू बल्ल आज हृदयले बसन्त ऋतुको गीत गायो बल्ल आज हृदयले बसन्त ऋतुको गीत गायो नजरको को बयान कसरी यो त्यो अधरको मुस्कान म बिर्सु कसरी म बिर्सु कसरी त्यो नजरको बयान म गरौँ कसरी त्यो नजरको बयान म गरौँ कसरी त्यो अधरको मुस्कान म बिर्सु कसरी म बिर्सु कसरी नजर को बया श्रावण को बरखा जाए तिम्रो जवानी ಕಷ್ಟೋ ಜವಾನಿ ನ ಬೂಜಿನೆ ಕಷ್ಟೋ ಯತಿಮ್ರೋ ಕಹಾನಿ न ಬೂಜಿನೆ ಕಷ್ಟೋ त्यो नजरको बयानमा गरू कसरी हजुर त्यो नजरको बयान गर्न बडो मुस्किल पो हुन्छ त <laughs> मुरलीधरले साह्रै मिठो गला दिनुभएको छ मैले सङ्गीत भरेर हजुर नारायण कुमार आचार्यले लेख्नु भएको गीत हो नि यो गीत त खुब सुन्नुहुन्थ्यो अरे खुब मन पराउनुहुन्थ्यो अरे नारायण कुमार आचार्यले लेखेको गीत हो भने चाहिँ थाहा थिएन गीत सुनेर पनि गीत चाहिँ धेरै मन पर्ने तर उहाँले लेखेको भनेर मैले त्यति याद नगरेको रहेछु हजुर उहाँ पनि प्रहरी सेवामै हुनु प्रहरी सेवाबाट प्रहरी वरिष्ठ परिचयबाट उहाँ पनि अवकाश हुनुभएको हो <laughs> आज सम्झना त भयो नि त एउटा गीतको नि एकदमै हजुर हजुर कुर्ची हिँडा हाँसी हाँसी यो छाती तिम्रै बाटो हो मेरो देह केही होइन केवल एक थोप र माटो हो कुल्ची हिँडा हाँसी हाँसी यो छाती तिम्रै बाटो हो मेरो देह केही होइन केवल एक थोप र माटो हो गालाको पाटोको लामो धर्सो त्यो घाउ होइन त्यो त झरी सुकेको एक थोपा आँसुको टाटो हो त्यो त झरी सुकेको एक थोपा आँसुको टाटो हो अहिले यहाँहरू रेडियो नेपालको मुक्तकिलो तरंगमा कार्यक्रम बिम्ब प्रतिविम्ब सुन्दै हुनुहुन्छ कार्यक्रम बिम्ब प्रतिविम्बमा यहाँहरूले आफ्ना मौलिक चोटिला र पोटिला मुक्त पठाउन सक्नुहुन्छ हाम्रो ठेगाना हो कार्यक्रम बिम्ब प्रतिविम्ब पोस्ट बक्स नम्बर छ सय चौतिस रेडियो नेपाल काठमाडौँ र इमेल आईडी हो radio Pratibimba at Gmail dot com आफ्ना मुक्तकहरू सामाजिक सञ्जाल फेसबुकमा बिम्ब प्रतिविम्बको लाइक पेजमा लाइक गरी सजिलै पठाउन सक्नुहुन्छ हजुर यहाँहरू रेडियो नेपालको मुक्तकिलो तरंगमा कार्यक्रम बिम्ब प्रतिविम्ब सुनिराख्नु भएको छ आजको कार्यक्रम बिम्ब प्रतिविम्बमा मुक्तकार हुनुहुन्छ गुप्त बहादुर श्रेष्ठ उहाँको मुक्त कृतिको नाम हो रहरभित्रको कहर रहरभित्रको कहरभित्रका मुक्तकहरू जुन पृष्ठ पल्टाएर पढ्दा पनि हुन्छ ऊ धनी धन भएकै कारण अभिमानी थियो ऊ धनी धन भएकै कारण अभिमानी थियो सायद अर्को ज्ञानी भएकोले स्वाभिमानी थियो गरीब छ विचारा आज कमाउँछ आजै खान्छ गरिब छ बिचरा आज कमाउँछ आजै खान्छ भोलिको चिन्ता थिएन त्यसैले भाग्यमानी थियो भोलिको भने चिन्ता थिएन त्यसैले भाग्यमानी थियो गौतबहादुर श्रेष्ठका मुक्तक यस्तै चोटिला पोटिला हुन्छन् मध्यान्तर विश्रामपछि मुक्तक्रमलाई जोड मुक्तक सुन्दै जाउँ हस् अब यो समय सन्दर्भमा उमेर धेरै घर्केपछि एउटा अर्को महसुस भयो खुब जोस थियो पहिले अहिले रहेन खुब होस थियो पहिले अहिले रहेन खुब जोस थियो पहिले अहिले रहेन खुब होस थियो पहिले अहिले रहेन जोस र होस गुमाउनु हुँदैन भन्ने थियो जोस र होस गुमाउनु हुँदैन भन्ने थियो जुन उद्घोष थियो पहिले अहिले रहेन जुन उद्घोष थियो पहिले अहिले रहेन त्यस्तै अर्को छ एउटा समय र जवानी ढलेको यादै बल बे समय यो सबै एउटा चाहिँ समयमा आउँदो रहेछ त्यसले गीत गाउनु भएन आउँदैन घुमेर सोह्र वर्ष उमेर भन्ने गीत गाउनु भएन बहुत सुनियो अनि अब नाचियो पनि अब गाउने कुरामा अलिक पछि परियो नाच्न चाहिँ आउँछ नाच्न चाहिँ आउँछ <laughs> भनेपछि प्रतियोगितामा पनि भाग लिनु भएको थियो कि प्रतियोगितामा भाग त लिएन तर अब नाच्दा नाच्न पर्यो भने नाच्न पर्यो भने नाच्न सकिन्छ कमर भाँच्न सकिन्छ कमर भाँच्न सकिन्छ लुकेको बाटो पनि त थाहा अरू नाचेको अब रेडियोमा नाचेको हामी श्रोताहरूलाई देखाउन सक्छौँ अब मुक्तकै सुनौ हजुर ए सधैँ मलाई आफ्नो भन्ने मान्छे हात काउलामा एक दुई गन्ने मान्छे एक दुईजना भित्रै पर्ने होला क्या ए सधैँ मलाई आफ्नो भन्ने मान्छे हात काउलामा एक दुई गन्ने मान्छे कति चाँडो बदलिएछौ तिमी त गाँठे यो गाँठे भनेको पश्चिमतिरको एउटा थेगो है कति चाँडो बदलिएछौ तिमी त गाँठे मलाई नचिनेर आफू ठुलो बन्ने मान्छे मलाई नचिनेर आफू ठुलो बन्ने मान्छे उता गयो माया मारेर माया मारेर जानेहरू चट्टकै जान्छन् लोचन भट्टराईले साह्रै मिठो गला दिनुभएको छ भूपेन्द्र रायमाझीले संगीत भर्नु भएको हो पुरूषोत्तम भट्टराईले लेख्नुभएका गीती हराफुनी मुक्तकार बहादुर श्रेष्ठका चोटिला पोटिला मुक्तक हामीले सुनिराखेका छौं मुक्तक्रमलाई फेरि जोडौ खोज्छौ के के छैन र यो धरामा बेली चमेली चम्पा फुलेकै छन् गरा गरामा खोज्छौ के के छैन र यो धरामा बेली चमेली चम्पा फुलेकै छन् गरागरामा धन सम्पत्ति मान र सम्मान खोज्दै होला तिमी धन सम्पत्ति मान र सम्मान खोज्दै होला तिमी सद्भाव प्रेम र संस्कृति छन् समाजको जरा जरामा सद्भाव प्रेम र संस्कृति छन् समाजको जरा जरामा सुन्दर हजुर सुनौ सुनौ भरदिन निमेक गरी दुखमा पनि पालेकै थिए बिजुली बत्ती बाल्न नसके पनि टुकी मैले बालेकै थिएँ भरदिन निमे गरी दुखमा पनि पालेकै थिएँ बिजुली बत्ती बाल्न नसके पनि टुकी मैले बालेकै थिएँ तिमी त निष्ठुरी भैछौ छौ कता पर भन्दा पर तिमी त निष्ठुरी भैछौ छौ कता पर भन्दा पर मैले त तिम्रै लागि ताजमहल बनाउन थालेकै थिएँ मैले त तिम्रै लागि ताजमहल बनाउन थालेकै थिएँ वाह वाह माया भनेको त्यस्तो समर्पण होस् न होइन हजुर अब अर्को छ त्यो शनिबार यहाँ एउटा हाकिम र कारिन्दाको बिचमा लेख्न खोज्दैछु मैले त्यो शनिबार बिहानभरि अफिसको व्यथा लेखेँ खाना खाइ आराम गरे त्यसपछि एउटा कथा लेखेँ ए त्यो शनिबार बिहानभरि अफिसको व्यथा लेखेँ खाना खाइ आराम गरेँ त्यसपछि एउटा कथा लेखेँ कथा पनि हाकिमकै थियो पात्र अलि खराब थियो <laughs> कथा पनि हाकिमकै थियो पात्र अलि खराब थियो मूल्याङ्कनको बेला थियो अनि हाकिमको गाथा लेखेँ मूल्याङ्कनको बेला थियो अनि हाकिमको गाथा भर्ने बेलाको मुक्त <laughs> अब हाकिमको गाथा नलेखे त नम्बर नआउने भयो नआउने भयो अब खराब पात्र भए पनि अब गाथा लेख्नै पर्यो त्यसरी नै गाथा लेखेँ सुन्दै जाउँ सुन्दै अब एउटा अर्को छ रात छर्लङ्गै हुन्छ आँखामा निद पर्दै पर्दैन घरि हेर्छु घरि घरि त्यो सुई पनि सर्दैन रात छर्लङ्गै हुन्छ आँखामा निद पर्दै पर्दैन घडी हेर्छु घरिघरि त्यो सुई पनि सर्दैन ज्वाला धन्कियो मनमा होरी बतास चल्यो ज्वाला धन्कियो मनमा होरी बतास चल्यो जति सोचे पनि अह मनले विश्वासै गर्दैन जति सोचे पनि अह मनले विश्वासै गर्दैन माता डुबे बटे চলে আশা आधी चले आशा का आँखैमा रात गली योगेश वैद्यले साह्रै मिठो गला दिनुभएको छ नातिकाजीले काजीले संगीत भर्नुभएको हो रत्न शमशेर थापाले पनि साह्रै मिठो गीत लेख्नु भएको छ मुक्तकार गुप्त बहादुर श्रेष्ठको मुक्तकिलो भावनामा यो गीत पनि हामीले चुटुक्क मिसाइसकेका छौँ मुक्त सुन्दै जाउँ फेरि जिन्दगीलाई तुलना गरेको छु मैले कोही भन्छन् जिन्दगी पानीको फोका हो कोही भन्छन् जिन्दगी प्रेम पछिको धोका हो ए कोही भन्छन् जिन्दगी पानीको फोका हो कोही भन्छन् जिन्दगी प्रेम पछिको धोका हो जसले जे जे भोग्छन् त्यस्तै त भन्छन् यहाँ जसले जे जे भोग्छन् त्यस्तै त भन्छन् यहाँ म त भन्छु जिन्दगी दुखै दुखको पोका हो म त भन्छु जिन्दगी दुखै दुखको पोका हो सुन्दर सुन्दर हजुर सुन्दै जाउँ सुन्दै जाउँ आज आज भोलि भन्दै दिन बित्यो पत्तै भएन जिन्दगीले नेटो काटिसकेछ त्यसको त ख्यालै रहेन आज आज भोलि भन्दै दिन बित्यो पत्तै भएन जिन्दगीले नेटो काटिसकेछ त्यसको त ख्यालै रहेन खायो खेल्यो हाँस्यो रोयो त्यसै दिन बितिसकेछन् खायो खेल्यो हाँस्यो रोयो त्यसै दिन बितिसकेछन् बुढो हुँदा पनि उस्तै भइयो यो बाला पनि कहिल्यै गएन बुढो हुँदा पनि उस्तै भयो यो बाला पनि कहिल्यै गएन सुनौ सुनौ अब एउटा अलिकति विसङ्गतिका कुराहरूलाई जोड्न खोज्दैछु मैले सुनौ सुनाऊ जहाँ न्याय किन्न पाइन्छ के गर्नु अन्यायका कुरा जहाँ न्याय किन्न पाइन्छ के गर्नु अन्यायका कुरा अगाडि र विश्वास जित्ने पछाडि धस्ने उसैले छुरा जहाँ न्याय किन्न पाइन्छ के गर्नु अन्यायका कुरा अगाडि हाँसेर विश्वास जित्ने पछाडि धस्ने उसैले छोरा न्याय विलाप गर्दैछ अन्याय अट्टहास हाँस्दैछ यहाँ न्याय विलाप गर्दैछ अन्याय अट्टहास हाँस्दैछ यहाँ संविधानमा नपाइने केही छैन पाइन्छ सबै अधिकार पुरा संविधानमा नपाइने केही छैन पाइन्छ सबै अधिकार पुरा संविधानमा लेखियो तर पाइँदैन केही त्यसरी संविधानमा मात्रै पाइन्छ भन्नु पाइयोस् भन्ने चाहना छ हजुर अब अर्को चाहिँ एउटा एउटा पार्टीका मात्रै होइन सबै पार्टीका नेता रोगी भए तिनै रोगीहरू सत्ता र शक्तिका लागि मात्र भोगी भए एउटा पार्टीका मात्र होइन सबै पार्टीका नेता रोगी भए तिनै रोगीहरू सत्ता र शक्तिका लागि मात्र भोगी भए किन पो करोडौं खर्च गरेर चुनाव लडेर आउनु पर्थ्यो र किन पो करोडौं खर्च गरेर चुनाव लडेर आउनु पर्थ्यो र कुनै इच्छा आकांक्षा लोभ र मोह नभएको जोगी भए कुनै इच्छा आकांक्षा लोभ र मोह नभएको जोगी भए नेताहरू जोगी होइनन् भन्न खोजेँ मैले अब अर्को चाहिँ एउटा नसोचे हुन्छ यहाँ कसैको भलाइ यो हाम्रो सामाजिक हो यो नसोचे हुन्छ यहाँ कसैको भलाइ घाटा भए तिम्रो नाफा मलाई नसोचे हुन्छ यहाँ कसैको भलाइ घाटा भए तिम्रो नाफा मलाई यस्तै चाहिँ यहाँ चलन दुख नमान्नु यस्तै चाहिँ यहाँ चलन दुख नमान्नु हुँदैन प्रगति यस्तै बुद्धिमा बुद्धिमानलाई हुँदैन प्रगति यस्तै बुद्धिमा बुद्धिमानलाई यस्तै बुद्धि भएका मान्छेहरूले मात्रै प्रगति गरेका छन् <laughs> हजुर धरती आकाश म जोड्न सकौँ अन्यायको प्रखाल म तोड्न सकौँ धरती आकाश म जोड्न सकौँ अन्यायको प्रखाल म तोड्न सकौँ अन्यायमा पारिन्छ कसैलाई भने अन्यायमा पारिन्छ कसैलाई भने त्यो अभेद्य प्रखाल म फोड्न सकौँ त्यो अभेद्य प्रखाल म फोड्न सकौँ अब एउटा चन्दव फेरि मैले प्रयोगसँग नै जोडे जागिरको सुरुवातको कुरालाई मैले यहाँ गर्न खोजेको छु काँधमा फुली टाउकोमा टोपी देख्दा दामी लाग्यो देखा सिक्किमा मलाई पनि पुलिस बन्ने रहर जाग्यो काँधमा फुली टाउकोमा टोपी देख्दा दामी लाग्यो देखा सिक्किममा मलाई पनि पुलिस बन्ने रहर जाग्यो पुलिस देख्नुको के कुरा नामै सुन्दा भाग्ने गर्थे पुलिस देख्नुको के कुरा नामै सुन्दा भाग्ने गर्थे पछि त आफै पुलिस भए डर त कता भाग्यो भाग्यो <laughs> पछि त आफै पुलिस भए डर त कता भाग्यो भाग्यो <laughs> एसएफसी भएपछि त डर भागिहाल्यो नि होइन <laughs> हजुर तिमीलाई कुर्दा कुर्दा बैंस ढलेर गयो बैंस मात्र होइन सारा उमेर गलेर गयो तिमीलाई कुर्दा कुर्दा वैंश ढलेर गयो वैंश मात्र होइन सारा उमेर गलेर गयो हेर्दा हेर्दै दिन बित्यो रात बित्यो कति हेर्दा हेर्दै दिन बित्यो रात बित्यो कति शरीर पनि रहेन बाँकी जलेर गयो शरीर पनि रहेन बाँकी जलेर गयो <laughs> धुनलाई पनि जोड्न पाए हुन्थ्यो अब हजुर धुनलाई पनि जोड्न पाए हुन्थ्यो अब हस् जोड हजुर पानी जस्तै उभाउ कि माया पँधेरीमा झल्को मात्र आइरहन्छ जहिले अँधेरीमा वा पानी जस्तै उभाउँ कि माया पँधेरीमा झल्को मात्र आइरहन्छ जहिले अँधेरीमा भोको लाग्दा खान पाइन तिर्खा लाग्दा पानी भोको लाग्दा खान पाइन तिर्खा लाग्दा पानी नजाउ टाढा आइबस मनको मजेरीमा नजाउ टाढा आइबस मनको मजेरीमा तिर्खा लाग्यो पानी खाएँ मैले के बिराएँ हजुर तिर्खा लाग्दाखेरि पानी खाइयो भने केही बिराइन्छ त बिराइँदैन नि त अन्जु पन्तले साह्रै मिठो गला दिनुभएको छ एक नारायण भण्डारीले आफैले लेखेर आफैले संगीत भर्नुभएको गीत यहाँको मुक्तकिलो भावनामा चुटुक्क मिसाए आज रहरभित्रको कहरको न्युले चोटिला पोटिला मुक्तक त हामीले सुन्यौं बीचबीचमा सुमधुर धुनहरू पनि हामीले जोड्यौं आज घर देश परदेश जतासुकै मुक्तकार गुप्त बहादुर श्रेष्ठलाई सुनेर बसिराख्नु भएको छ एउटा मुक्तकार कविको हैसियतले रेडियो नेपालको आँगन टेकेर यति चोटिला पोटिला मुक्तक सुनाउनु भयो रेडियो नेपालका तमाम श्रोता मुक्तकिला मनहरू र यहाँका आफ्ना आफन्तहरूलाई पनि त केही त भन्नु छ नि हजुर पछि यहाँले नै लेख्नु भएको एउटा स्वदेशी भावना विदा माग्ने बेलामा जोड्नु त छँदैछ हजुर अहिले चाहिँ आफ्नो मनका कुराहरू केही बाँकी रहेका छन् केही भनौँ न अब यो मुक्तकका सन्दर्भमा मलाई के लाग्यो भने साहित्यका धेरै विविध विधाहरूमध्ये काव्य विधामा उपविधाको रूपमा रहेको मुक्तकलाई पछिल्लो समयमा आएर धेरै श्रोताहरू र साहित्यिक मनहरूले यसलाई चाहिँ राम्रोसँग मन पराइदिनु भएको छ र त्यसमा लागि पर्नु भएको छ त्यही भेलमा म पनि बग्न चाहे र यसमा बग्दैछु मलाई मनपर्छ धेरै छोटो चार पङ्क्तिको यो भनाइमा सारा संसारलाई यसलाई समेट्न सकिने जीवनलाई समेट्न सकिने मायालाई समेट्न सकिने दुःखलाई समेट्न सकिने यसमा गागरमा सागर बिन्दुमा सिन्धु जुन भन्नुहुन्छ यहाँहरूले त्यही जस्तो यसलाई चाहिँ थोरै कुरामा धेरै भन्न सकिने चाहिँ लाग्छ धेरै व्यङ्ग्य र अब चोटिलो ढङ्गले चाहिँ यसलाई चाहिँ राख्न सकिने मनलाई चाहिँ अरूलाई चाहिँ अब आकर्षण गर्न सकिने यसमा शक्ति भएको मलाई लाग्छ र पहिलाका दिनहरूमा मुक्तक पनि कुनै विधा हो र अथवा यो पनि कुनै साहित्य हो र भन्ने कुनै बेला थियो रे भन्ने चाहिँ लाग्छ सुनिन्छ तर अहिले आएर चाहिँ यसले प्रशस्त ठाउँ पाएको छ र राम्रो पनि भएको छ जस्तो लाग्छ त्यस हिसाबले म पनि यसमा लागेको छु पछिल्लो समय राम्रो लागेको छ र मैले सुरुका दिनहरूमा मुक्तकारहरू सर्वभक्त चेतन कार्की बुद राणा रत्न शमशेर ज्ञान वाकर रामकाजी कोने मुरारी पराजुली उहाँहरूको धेरै रचनाहरू पढ्ने मौका पाएँ यस्तै क्रममै मुक्त किताब प्रकाशनकै क्रममा मैले यहाँसँग पनि जुन भेट्ने सौभाग्य पाएँ र मैले जुन प्रोत्साहनहरू पाएँ त्यसबाट म चाहिँ यसबाट अझ बढी प्रभावित भएर यसमा लागि पर्ने मैले आफूलाई एउटा अवसर पनि पाएँ यही हिसाबले मैले अगाडि बढ्दै पनि छु र अब सबै साहित्यिक मनहरू र मुक्तकारहरूमा मुक्तकलाई आत्मैदेखि भित्रैदेखि यसलाई मन पराइदिएर यसका चाहिँ महत्वलाई चाहिँ बुझिदिएर सहयोग गरिदिनको लागि चाहिँ म सबैमा विनम्र अनुरोध पनि गर्दछु अब हामीले बिदा माग्नु पर्ने बेला पनि भइसकेका छ एउटा स्वदेशी भावना यहाँले नै लेख्नु भएको एउटा स्वदेशी भावनाको गीत विदा माग्ने बेलामा छोड्नु छ स्वदेशी भावनाको त्यस्तो मुक्तक छ भने एउटा सुनौ न भोटो कछाड लगाउँछु म मलाई यही भेष प्यारो छ अरूको देखासिकी गर्दिन मलाई मेरै परिवेश प्यारो छ भोटो कछाड लगाउँछु म मलाई यही भेष प्यारो छ अरूको देखासिकी गर्दिन मलाई मेरै परिवेश प्यारो छ आफ्नोपन आफ्नै मन आफ्नै संस्कारमा धनी छु म आफ्नोपन आफ्नै मन आफ्नै संस्कारमा धनी छु म नाङ्गै भोकै बस्नु परे पनि मलाई मेरै देश प्यारो छ नाङ्गै भोकै बस्नु परे पनि मलाई मेरै देश प्यारो छ हुर्किएको आफ्नै गाउँ ढुङ्गा माटो आफ्नै धरतीको हुर्किएको आफ्नै गाउँ यही जन्म थालो नेपाल मेरो उज्यालो छ जन्म थरो नेपाल हाम्रो देशकै निम्ति मर्न ढुङ्गा माटो आफ्नै धरतीको ढुङ्गा माटो आफ्नै धरतीको हुर्किएको आफ्नै गाउँ जननी जन्मभूमि छ स्वर्गादपी गरिएको भावना यहाँले आफ्ना सुललित हरफहरूमा भएको छ स्वदेशी भावनाको गीत आजका मुक्तकार बहादुर श्रेष्ठले नै लेख्नु भएको हो शिव परियारले साह्रै मिठो गला दिनुभएको छ किशोर खतिवाडाजीले संगीत भर्नुभएको हो आजको बिम्ब प्रतिविम्बको पुरै बसाईको न्यू भनेको रहरलाग्दो मुक्त कृति रहरभित्रको कहर रह्यो र त्यसका मुक्तकार बहादुर श्रेष्ठ रहनुभयो यहाँको मुक्तकिलो यात्राका लागि कार्यक्रम बिम्ब प्रतिविम्बको तर्फबाट हार्दिक शुभेच्छा जनाउँदै र यहाँप्रति हार्दिक हार्दिक आभार व्यक्त गर्दै यो कार्यक्रम बिम्ब प्रतिविम्बबाट म रमेश पौडेल पनि ओजेलिन्छु हवस्त यहाँहरूको मिठो निद्रा सपनीको सहित नमस्कार शुभरात्री नेपाली कै माया सर्वत्र पाए देश दुख मलाई दुख्छ कति दुखे पछि थाहा पाए जति दुख भए पनि स्वदेशकै सेवामा रमाऊ यही जन्म थारो नेपाललाई सुन्दर शान्त बनाऊ यही जन्म थालो नेपाललाई सुन्दर शान्त बनाऊ ढुङ्गा माटो आफ्नै धरतीको भाषा भेषा यहाँ छन् अनेका कहीँ कसैलाई हुनुहुन्न विभेद दाजुभाइ फुट्दा अरू हाँस्छन् नेपाली हुनु पर्छ हामी सबै नेपाली शान्ति शान्तिकै गीत गाउँ यही जन्म थारो नेपाल हाम्रो समृद्ध नेपाल बनाऊ यही जन्म थारो नेपाल हाम्रो यसकै निम्ति मर्न पाऊ ढुङ्गा माटो आफ्नै धरतीको हुर्किएको आफ्नै गाउँ यही जन्म थारो नेपाल मेरो उज्यालो छ जन्म थलो नेपाल हाम्रो समृद्ध नेपाल बनाऊ यही जन्म थलो नेपाल हाम्रो समृद्ध नेपाल बनाऊ